भने तपाईँले फेसबुकमा गएर सौगात टाइप गर्नुहोस् अथवा सिधै ब्राउजरमा फेसबुक डट कम स्ल्यास सबै सौगात अनुराग टाइप गर्नुहोस् हाम्रो पेजमा सिधै पुग्न सक्नुहुन्छ र त्यो पेजमा हामीले मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि कमेन्ट गर्न अथवा पेजमा सिधै म्यासेज गरेर पनि तपाईँले सन्देशहरू पठाउन सक्नुहुन्छ साथै तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ हुन त रेडियो अनमोलमा न्युजहरू पनि पोस्ट भइरहेका हुन्छन् तर मैले मुटुदेखि मुटुसम्मको लागि गरेको पोस्ट चाहिँ पिन गरेर राखेको हुन्छु तपाईँले मुटुदेखि मुटुसम्मको पोस्ट मुनि कमेन्टहरू गर्न सक्नुहुन्छ र ती कमेन्टहरूलाई हामी कार्यक्रममा स्थान दिनेछौँ आज पनि मसँग तपाईँका सन्देशहरू छन् तर सदाभन्दा अलि थोरै कमेन्टहरू छ ती कमेन्टहरूलाई पनि राख्नेछु र तपाईँलाई केही कविताहरू पनि सुनाउनेछु ती सामग्रीहरू राख्नुभन्दा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 गर्दै हुनुहुन्छ र स्मृतिजी लेख्नुहुन्छ दुई दिनमै बदलिने ऊ र उसको मनसँग सात जन्मको बन्धनमा बाँधिने सपना देखेर गलत गरेछु मेरो पनि उसको जस्तै ढुङ्गाको मन बनाइदिनु भगवान् भनेर लेख्नुभएको छ hi me Smriti from Hetauda चौध भन्नुभएको छ स्मृतिजी धेरै धन्यवाद छ तपाईँको यो कमेन्टको लागि साँच्चै तपाईँको यो भावना भावना नै हो या तपाईँले लेख्नु मात्र भयो त्यो त थाहा छैन तर साँच्चै संसारमा मानिसहरूले यस्तो धेरै अनुभव गर्छन् अब मान्छेको मन कतिखेर परिवर्तन हुन्छ थाहा छैन अनि हामीलाई कहिलेकाहीँ लाग्छ हामी जन्म लिइरहन्छौँ हामीलाई सानैदेखि त्यही सिकाएको छ हाम्रो दिमागमा त्यही छ तर वास्तविकता त थाहा छैन नि होइन र हामी फेरि जन्मन्छौँ अथवा फेरि जीवित हुन्छौँ के हुन्छ यसको बारेमा चाहिँ खोजी गर्नै पर्छ त्यसैले आफू आफ्नो अगाडि जो छ अब हामीलाई धोका दिएर जाने अथवा हामीसँग नराम्रो सम्बन्ध गाँच्नेहरूलाई सम्झेर बसिरहनुपर्छ भन्ने छैन उहाँहरूलाई उहाँहरूको बाध्यता होला आफ्नो पनि छुट्टै योजनाहरू होला तर त्यसमा अल्झिएर दुःख मानेर बस्नुभन्दा हामीले आफ्नो जिन्दगीमा खुसी हुने बाटो चाहिँ रोज्नुपर्छ हामीसँग प्रेम सम्बन्धमा हुने अथवा हामीसँग नजिक हुने मान्छे मात्रै हाम्रो जीवनको भाग होइन त्यो बाहेक पनि थुप्रै अरू यस्ता जिम्मेवारीहरू छन् अरू प्रेम गर्ने मान्छेहरू छन् जसले हामीलाई खुसी हुन मद्दत गर्न सक्छन् आमा बुवा हुनुहुन्छ भाइ बहिनीहरू हुनुहुन्छ आफन्तहरू हुनुहुन्छ अनि संसारभरि वास्तवमा मान्यो भने अरू मान्छेहरू पनि छन् त्यसैले ढुङ्गाको मन बनाएर त होइन बरु हामीलाई भगवान्ले ढुङ्गाको मनभन्दा पनि सबैलाई सेवा गर्ने सबैलाई प्रेम गर्ने मन दिनुभएको छ सृष्टिकर्ताले त्यसैले त्यो मनअनुसार बाँचेर हामी एकअर्कालाई साथ दिइरहन सक्छौँ स्मृतिजीलाई यो कमेन्टको लागि धन्यवाद छ व्यक्तिगत विचार अलिक बढी राखे कि जस्तो छ तपाईँलाई कस्तो लाग्छ कृपया कमेन्ट गर्न सक्नुहुन्छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामलाल सुमनजीले रामलालजी लेख्नुहुन्छ गुड नाइट एन्ड रात्रिकालीन दर्शन हजुर म रामलाल सुमन मलेसियाको पेनाङबाट कार्यक्रम मार्फत गुड नाइट विशेष राख्नुपर्दा साथीहरू अप्सरा दाहाल भट्टराई जमिनदार बाबुको इमान्दार छोरो लक्ष्मी पौडेल इलामेली पूजा योङहाङ प्रतीक्षा टी मगर सफल पौडेल खत्री बर्मा अस्मिता बिहानी अनुष्का राई बिहानी त्यसै गरी मिडियाप्रेमी नतासा लिम्बू त्यसै गरी ल्यारी अञ्जना काफले त्यसै गरी बर्मा लक्ष्मी मगर्नी मनिषा थापा कल्पना खड्का बुद्धवीर तामाङ कमल श्रेष्ठ पूर्वेली खुसी ममता पोया लगायतको थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलालजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ टाइटल ट्रेक विजय राईजीले रात्रिकालीन दर्शन नमस्ते है उही म प्रवासी मान्छे टाइटल ट्रेक विजय राई विवश भोजपुरबाट हाल चाहिँ साउदीबाट मेरो रात्रिकालीन सन्देश राख्नुपर्दा प्रिया राई जिन जिना राई त्यसै गरी प्रनिसा राई नम्रता राई सोनु राई सुनिम बन्तावा त्यसै गरी काली आइकम शेर्पा पेम्बा लामा थाप्लेजुङ त्यसै गरी अलोन ओसिन राई मिना हाङमाङ राई काली शर्मिला चौलागाई सोनिसा राई कान्छा कञ्चन लिम्बू माफ गर्नुहोस् Kanchan Limbu and all my dearest and nearest फ्रेन्डलाई मिसिङ यु अलर्ट भन्नुभएको छ टाइटल ट्रेक विजय राईजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी हाम्रो नियमित रूपमा कमेन्ट गर्नुहुने साथी हुनुहुन्छ तर उहाँको कमेन्ट एकदम छोटो हुन्छ उहाँ हुनुहुन्छ सफिराज सिर्जना सुनवारजी उहाँले पनि कमेन्ट गर्नुभएको छ miss you good night all भन्नुभएको छ सफिराजीलाई पनि यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ सुमधुर मधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हार्जका साथसाथै W W W dot radio Anmol dot com र त्यसका साथसाथै तपाईँले हाम्रो पात्र मोबाइल एपमा पनि यो कार्यक्रम लाइभ सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामी जीवन भोगाइका कुराहरू गरिरहेका छौँ प्रेमका कुराहरू गरिरहेका छौँ र तपाईँका सन्देशहरू राखिरहेका छौँ तपाईँ पनि यदि भावनाहरू साटसाट गर्न चाहनुहुन्छ आफन्तको लागि साथीहरूको लागि सन्देश पठाउन चाहनुहुन्छ अथवा शृङ्गारिक गजल मुक्तक सायरी कविता केही लेख्नुहुन्छ भने कृपया तपाईँ पनि हामीलाई सन्देश पठाउन सक्नुहुन्छ त्यसका लागि भने रेडियो अनमोलको फेसबुक पोस्टमा हामीले मुटुदेखि मुटुसम्म यो कार्यक्रम चलिरहँदा अघि नै नौ बजे सवा नौ बजीतिरै हामीले पोस्ट गरिसकेका छौँ त्यो पोस्ट मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा फेसबुकमा सबै सौगात भनेर टाइप गर्नुहोस् हाम्रो फेसबुक पेज देखा पर्छ र त्यो पेजमा मुटुदेखि मुटुसम्मको पोस्ट छ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ त्यो कमेन्टहरूलाई म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु र आज भने मैले तपाईँले गत साता पठाउनुभएका कमेन्टहरूलाई स्थान दिएको थिएँ आज मसँग थोरै मात्र तपाईँको कमेन्ट थियो त्यसैले अब तपाईँको सन्देशभन्दा पनि एउटा कविता राख्दैछु यो कविता हामीले साहित्य पोस्टबाट साभार गरेका हौँ र यो कविताको शीर्षक छ बा यस्तै हुन्छन् अनि यो कविता लेख्नुभएको हो कवि गणेश खड्काजीले र कवि गणेश खड्काको यो कविता यस्तो छ खाली पेट पटुका बाँधेर काँधमा हलो जुवा बोकेर खाली पेट पटुका बाँधेर काँधमा हलो जुवा बोकेर खेत गएका बा फर्किँदा भकारीभरि धान लिएर आउँछन् रित्तो ढाकर खकन खकनतोकमा र रुखसाइड झोला भिरेर परदेश गएका बा फर्किँदा झोलाभरि नुन लिएर आउँछन् बा उकालोमा लौरो हुन् थकानमा चौतारो हुन् साहुको ऋण थाप्लोमा बोकेर अनुहारमा मुस्कान छर्ने बा शिरको टोपी हुन् बा घरको धुरी हुन् सन्तानका लागि बा यस्ता अदम्य शक्ति हुन् जो दुःखको पहाड खस्दा समस्याको भित्तोसँग सिङ्गौरी खेलेर अभावको खाडल पुर्छन् परिस्थितिका वज्रहरू बर्सिरहन् तर बा हिम्मत हार्दैनन् प्रतिउत्तरमा छाती थाप्छन् बरु र सन्तानको रक्षा गर्छन् बा भनेका यस्ता कर्तव्यनिष्ठ हुन्छन् जो जुवा हारेको रहनामा पनि फर्किँदा आफ्ना लालाबालाका लागि एक पुरिया बिस्कुट च्याप्न भुल्दैनन् बा लेखान्तले अर्की स्वास्थ्य ल्याउन पुगे पनि छोराछोरीलाई कहिल्यै भेदभाव गर्दैनन् बा भनेका यस्ता त्यागी हुन्छन् कि जो आफ्ना सन्तान बदमासै निक्ले पनि उसको लागि जेल नेल भोग्न तारिक खेप्न आफै सहर्ष तयार हुन्छ गाएर सकिन्न बाको महिमा गान गरेर सकिन्न बाको सेवामान बा ब्रह्माण्ड हुन् अटल बा आकाश हुन् विशाल प्रकृतिको सर्वोत्तम स्रष्टा बा संस्कृतिको अत्युत्तम द्रष्टा बा बाको रिस उपदेश हो बाको आक्रोश ज्ञान हो जीवनको सर्वोच्च शिखर हुन् बा जगतको उत्कृष्ट धरोहर हुन् बा यो मिठो कविता राखेँ मैले गणेश खड्का कवि गणेश खड्काको रहेको थियो बा यस्तै हुन्छन् शीर्षकको कविता बाको बारेमा यो मिठो कविता राखेपछि अब तपाईँको लागि राख्दैछु एउटा सुमधुर साङ्गीतिक आवाज तुमको सारे सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनमोल नब्बे मेगा हर्स हेटौँडा चारबाट र तपाईँले यो कार्यक्रम रेडियो अनमोल डट कम र हाम्रो पात्रो मोबाइल एपबाट पनि लाइभ सुन्दै हुनुहुन्छ र तपाईँले यो कार्यक्रमका पुराना अङ्कहरू सबै Saugat dot blogspot dot कमबाट सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ अब भने म फेरि एउटा कविता राख्दैछु यो कविता पनि हामीले साहित्य पोस्टबाट साभार गरेका हौँ र कविताको शीर्षक छ तिमी गइसकेपछि र यो कविता लेख्नुभएको हो कवि प्रदीप पिजेली र उहाँको कविता यस्तो छ मनका अपुरा कल्पनाहरू कैयौँ टुटेका सपनाहरू पोलिरहने यी भावनाहरू केही प्रेमी कामनाहरू हाम्रा अधुरा बातहरू बिजाइरहने यादहरू केही धमिला तस्बिरहरू जीवनभरिलाई पिरहरू तिमीले छरेका सुवासहरू छिन्न भिन्न ती विश्वासहरू रुझेका यी दुई नयनहरू तिम्रा मिठा वचनहरू अनन्तसम्मका पीडाहरू बालसुलभ ती क्रीडाहरू केही अव्यक्त कथाहरू केही बल्झिरहने व्यथाहरू यही मात्र त बाँकी रहेछन् नि तिमी गइसकेपछि यही मात्रै त बाँकी रहेछन् नि तिमी गइसकेपछि नजराना मेरे दिल की है जो दासता सुनो ना सुनो ना सुन लो ना हम सफर मुझी को चुन लो ना सुनो ना सुनो ना सुन लो ना तुम ना जाना के लेकर आया हूँ दिल का नजराना मेरे दिल की है जो दासता सुनो ना सुनो ना सुन लो ना हम सफर मुझी को चुन लो ना सच कहता हूँ मांग के देख लो मुझसे जाना सुनो ना सुनो ना सुन लो ना हम सफर मुझे को तो चुन लो ना सुनो ना सुनो ना सुन लो दीवाने दिल ले चले प्यार का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 भी तो तुमसे क्या कहूँ किसी जबा में भी वो लफ्ज ही नहीं कि जिनमें तुम हो क्या तुम्हें बता सकूं मैं अगर कहूँ तुम साहसी कायनात में नहीं है कहीं तारीफ ये भी तो सच है कुछ भी